फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी जोनी नशारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नशा तातिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक व्यावसायिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधि द्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे चाडी सोरुम रत्नगर दुई मेन रोड टाड़ी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न छप्पन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ institute multi academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited Lions सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगाटसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल खबर विस्तारमा संविधानका अन्तर्वस्तुलाई आपसी छलफलबाट निष्कर्षमा पुर्याउन कंग्रेस एकीकृत नेकपा माओवादी सहमत भएका छन् कंग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधानका अन्तर्वस्तु र दलहरूबीच विवादमा रहेका विषयलाई छलफलबाट निष्कर्षमा पुर्याउने सहमति गरेका हुन् त्यसका लागि आन्तरिक र बहुपक्षीय छलफलका लागि सबैसँग सहकार्य गर्ने सहमति भएको नेताहरूले बताएका छन् संविधान निर्माणका जटिलताका विषयमा छलफल गर्नका लागि सत्तारूढ़ दल नेपाली कंग्रेसले पहल गरी आज ए माओवादीसँग छलफल गरेको हो संविधानका अन्तर्वस्तुबारे सहमति खोज्न कंग्रेसले उपसभापति रामचन्द्र पौडेल र वनमन्त्री महेश आचार्यलाई जिम्मा दिएको छ नेकपा एमाले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति कार्यान्वयन गराउने जिम्मा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ एमाले पदाधिकारी र मन्त्रीहरूबीच भएको छलफलले सात सहमति कार्यान्वयनका लागि पहल गर्ने जिम्मा पनि ओलीलाई नै दिएको हो त्यस्तै बैठकले संविधान जारी नभएसम्म सुशील कोइराला नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको छ उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले आगामी माघ आठ गति अगाडि नै संविधान जारी हुने घोषणा गर्नुभएको छ पत्रकार महासंघ कास्कीले दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले निर्धारित समयमा संविधान बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो सिंहले भन्नुभयो हामीले एक वर्षभित्रमा संविधान निर्माण गर्ने शपथ खाएका छौं सोही अनुसार काम पनि अघि बढ़िरहेको छ तोकेकी समयमा जसरी पनि संविधान जारी हुन्छ मन्त्री सिंहले सरकार सहमतीय संविधान जारी गर्ने पक्षमा रहेको र त्यसका लागि अझैसम्म प्रयास गर्ने पनि बताउनुभयो वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स युएई पुगेका छ नेपाली महिला दूतावासको शरणमा पुगेका छन् घरेलु महिला कामदारको रूपमा युएई पुगेका नेपाली महिलाहरू समस्यामा परेपछि दूतावास पुगेका हुन् यसरी दूतावास पुग्ने महिलाहरू झापा मोरङ दाङ ताप्लेजुङ र सिन्धुपाल्चोकका रहेका दूतावासकी श्रम सहचारी हिरा पौडेलले जानकारी दिनुभयो यसरी दूतावास पुग्ने महिला मध्ये कोही वर्षौं युएई बसेका र कतिपय दुई दिन दुई तीन महिना अघि मात्र युए पुगेका हुन् अप्ठ्यारोमा परेका छ नेपाली महिलाहरूमध्ये एकजना भारतको बाटो हुँदै र अन्य सबै नेपालबाटै गएका थिए कतिपय महिलाहरू आफू आएको भिसावाला कम्पनी वा घर छाडेर गैर कानून रूपमा केही समय बाहिर काम गरेपछि दूतावासबाट सहयोग पाउने आशामा नेपाल फिर्ने मनसायले दूतावासको ढोका ढकढकाउन आउने गरेको पाइएको श्रम सहचारी पौडेलले बताउनुभयो र अमेरिकाले उत्तरी इराकमा इस्लामिक स्टेट आइएसका लडाकुहरू विरूद्ध दोस्रो चरणको हवाई कारवाही गरेको छ अमेरिकी मानवरहित र लडाकु विमानले आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ पेन्टागनले लडाकुहरू को मोर्टारलाई निशाना बनाइएको र आक्रमणमा केही लडाकु मारिएको जनाइएको छ कुर्दिस शहर इरबिल नजिक लडाकुहरू बसेको स्थान पहिचान भएपछि अमेरिकी मानवरहित विमानले हिजो पहिलोपटक आक्रमण गरेको थियो इराक र सिरियाको ठूलो भूभागमाथि सुन्नी मुसलमान लडाकु समूह आइएसको नियन्त्रणमा छ पहिलो आईएसआईएस नामले चिनिने आईएसले इराकलाई इस्लामिक राष्ट्र बनाउने उद्देश्यका साथ हिंसात्मक गतिविधि अगाडि बढ़ाइरहेको छ दिउँसो एक बजेको अर्पण खबर सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यु साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बीबीए र सीए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर अनि नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नया व्यवस्थापन को साथ में सियाराम टिकजाम रेमन लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने तपाईँहरूकै विश्वासिलो टेलरिङ सेन्टर परिचित shirting suiting and tailoring centre Khaireni चार पर्सा नेपाल बैंक भवन proprietor Rajesh Khati mobile number अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार र फोन नम्बर शून्य छपन्न पाँच त्रियासी एक सय उनाचालिस के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ रोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम अल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे अल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरो लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै घर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा आएपछि विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी सँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट चौबन्दीमा पटुकी बाँध्या छैन भन्दै हिमा पखेरीमा घाँस काट्न जान्या छैन भन्दै हिमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ म त नेपालको माया गर्ने छोरी मलाई म जस्तै माया चाहिन्छ नमस्कार म गायिका आस्था राउत तपाईँ अहिले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स अर्पण सबैका लागि सधैँका लागि धेरै धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय सात पन्ध्र पाँच मेगाहरूको प्रस्तुति कार्यक्रम पप ग्यालरीमा कार्यक्रम पप ग्यालरीको साथमा छु म तपाईँको दिलको साथी राजन दुईगुण अनि मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ technician partner Raj Paudyal okay friend सदाको चाहिँ आज पनि एक बजेको अर्पण खबर सुनिसक्नु भएको छ आज शनिबार बिदाको दिन तपाईँसँग रमाइलो गर्नेछौँ नेपाली पप सङ्गीतको कुराकानी लिएर आउने गर्छौँ सँगसँगै पप गीतहरू पनि बजाउने गर्दछौँ तर आज हामी प्रोग्राम पप ग्यालरीमा छुट्टै प्रस्तुति दिने प्रयत्न गरिरहेका छौँ आज हामीसँग नवोदित गायक हुनुहुन्छ हिपहप नेपहपमा एउटा चर्चा बटुल्ने प्रयासमा रहनुभएका नवोदित ऱ्यापर हुनुहुन्छ हामीसँग केही बेरपछि उहाँसँग कुराकानी गर्छु यति बेला भने तपाईँ रेडियो अर्पण एक सय सात पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरी मैले अघि नै भनिसकेको छु आज हामी हिपहप सङ्घहरू सुन्छौँ एकजना सिङ्गर मसँग आउनुभएको छ नवोदित सिङ्गर हुनुहुन्छ हिपहपमा नेपमा भर्खरै प्रवेश गर्दै हुनुहुन्छ युट्युबमा एउटा चर्चा बटुल्ने क्रममा रहिरहनु भएको छ धेरै लामो कुरा नगरौँ उहाँलाई नै वेलकम गरेर उहाँबाट नै बुझौँ हिपहप भनेको के नेपप भनेको के यसको बारेमा भविष्य कस्तो छ सोको जानकारी हामी उहाँबाट लिन्छौँ आज मसँग हुनुहुन्छ प्रसन्न पाठक यस friend lonely boy Prasanna Pathak Prasanna भनेर चाहिँ यति बेला युट्युबमा चर्चा बटुल्ने क्रममा हुनुहुन्छ उहाँलाई वेलकम गर्छु वेलकम प्रसन्नजी धन्यवाद राजेन्द्र दाजु लन्ली बोय प्रसन्न यो लन्ली बोय प्रसन्न पाठकलाई छोडेर यसरी राख्नै पर्छ नेपमा नाम लन्ली बोय भन्नाले चाहिँ कस्तो भनेदेखि म चाहिँ होइन एउटा मेरो एउटा म्युजिकको एउटा अगाडि बढ्ने क्रममा चाहिँ एउटा कसैलाई पनि चाहिँ होइन एउटा आफ्नो साथ नलिकन चाहिँ एउटा आफैले चाहिँ होइन म चाहिँ केही गरेर देखाउँछु होइन म एक्लैले चाहिँ मेरो म्युजिकमा चाहिँ म अगाडि बढ्छु भन्ने सोचेर चाहिँ मैले चाहिँ लन्ली बोय नै राखेको पक्कै पनि लन्ली बोय आफै एक्लैले के गर्न सकिन्छ भन्नाले मैले एउटा मेरो जुन एउटा मेरो म्युजिक छ होइन एउटा म्युजिकको चाहिँ मेरो एउटा लाइफ मैले स्टार्ट गर्दैछु हो त्यसमा चाहिँ मैले चाहिँ होइन एउटा होइन अरूसँग चाहिँ एउटा नमिलेर कस्तो हुन्छ एउटा एक्लैले आफैले चाहिँ केही गरेर देखाउँछु भन्ने चाहिँ मैले सोचेको जस्तो साथीभाइ बाबामा कसैले पनि सहयोग नलिकन यो क्षेत्रमा अगाडि बढ्न सजिलो छ र अब त्यो चाहिँ छैन होइन किनभनेदेखि एउटा मैले जस एउटा साथीहरूको पनि एउटा फ्यामिलीको पनि सबैको एउटा सपोर्ट चाहिन्छ होइन तर जस मैले मेरो जस एउटा भोकलको कुरामा चाहिँ होइन जस आफैले चाहिँ त्यो चाहिँ गर्छु भन्ने भन्नु पक्कै पनि तपाईँले गर्नु पनि हुन्छ मैले कति गीतहरू सुनेको छु प्रसन्नजीको लन्ली बाई प्रसन्न यसरी भनौँ होइन धेरै गीतहरू सुनेको छु एकदम राम्रो पनि बनेको छ माहौल चाहिँ कसरी सिर्जना गर्नुभयो कहिलेबाट यो क्षेत्रमा लाग्ने जमर्को गर्नुभयो मलाई चाहिँ यो जुन एउटा नेपप छ होइन यसमा चाहिँ मेरो चाहिँ पहिलेदेखि चाहिँ एउटा धेरै इन्ट्रेस्ट थियो होइन म चाहिँ एउटा सानैदेखि चाहिँ अरू गीतभन्दा पनि म चाहिँ ऱ्यापमा नै मेरो चाहिँ इन्ट्रेस्ट बढी थियो अनि बिस्तारै चाहिँ मैले होइन एउटा त्यति माया म्युजिकहरूको बारेमा मलाई त्यति थाहा थिएन कि होइन रेकर्डिङहरूको बारेमा मेरो मामाको छोरा थियो होइन अनि उसले चाहिँ कस्तो हुन्थ्यो आफैले चाहिँ होम रेकर्डिङ गर्ने गर्दो रहेछ कि अनि उसलाई चाहिँ मैले कुरा गरेँ होइन कसरी गर्छु दाजु मैले त्यसमा सफ्टवेयर ल्याएर होइन पछि चाहिँ मैले आफैले चाहिँ सक्दो ट्राई गरेर आफैले चाहिँ मैले अनि अरूको गीतहरू प्र्याक्टिस गर्नु थालेँ र बिस्तारै चाहिँ आफैले चाहिँ गीतहरू आफ्नो निकालेँ अनि तपाईँ यहाँसम्म आउनुभएको छ युट्युबमा पनि केही चर्चा बटुल्ने क्रममा हुनुहुन्छ नवोदित हुनुहुन्छ तपाईँले भन्नुभयो अगाडि साथीभाइको सहयोग पनि पाएको छैन फ्यामिलीको सहयोग पनि पाएको छैन त्यसैले म लन्ली बोय प्रसन्न भएर चाहिँ अगाडि बढेको छु भनेर भन्नुभएको छ अप्ठ्यारो चाहिँ कतिको भएको छ अप्ठ्यारो अप्ठ्यारो नै छ किनभनेदेखि होइन एउटा मेरो जो साथीहरूबाट सपोर्ट नभएको होइन है एउटा साथीहरूले चाहिँ के भन्छ सक्दो मलाई सपोर्ट गरेको छन् होइन उनीहरूले एउटा मेरो म्युजिकलाई चाहिँ एउटा सेयर गर्ने काम होइन एउटा जोस त्यसलाई चाहिँ प्रमोट गर्ने कामहरू नि सबैले गरिरहेका छन् तर एउटा फ्यामिलीबाट चाहिँ मेरो म चाहिँ आज सपोर्ट छैन कि किनभनेदेखि आज एउटा जुन चाहिँ एउटा नेपलाई चाहिँ एउटा रबार्डलाई होइन एउटा मान्छेहरूले चाहिँ आज हेर्ने एउटा दृष्टि एउटा बेग्लै छ नि त एउटा नराम्रो भन्ने सोध्छन् होइन एउटा ओडहरू मन पराउँदैन त्यही कारणले नै होला होइन तर किनभनेदेखि मैले चाहिँ के आश लिएको छु भनेदेखि होइन आज चाहिँ ठिक छ आज नराम्रो सोचेछन् भनेदेखि होइन म मलाई थाहा छ नि त मेरो होइन एउटा के गर्न सक्छु मैले भन्ने कुरा त त्यो मलाई थाहा छ होइन अरूले म त्यो चाहिँ होइन कोहीले बुझ्लान् कोहीले नबुझ्लान् तर होइन त्यो चाहिँ मैले यदि म होइन पछि गएर आफैले चाहिँ मैले एउटा केही गरेर देखाएपछि चाहिँ होइन मेरो एउटा फ्रेन्डलाई पनि चाहिँ हो यसले गर्न सक्दो रहेछ होइन हामीले सपोर्ट गरेको भए हुँदो रहेछ भन्ने चाहिँ होला भन्ने चाहिँ मैले चाहिँ आफ लिएर चाहिँ म अगाडि बढिरहेको छु हुन्छ प्रसन्नजी तपाईँको सङ्घहरू धेरै आएको छ लगभग पाँचवटा छवटा चाहिँ मैले युट्युबमा पनि देखेको थिएँ र सुनेको र अनि हेरेको पनि थिएँ र प्रसन्नको म यहाँनिर चाहिँ लाइभ चाहिँ त्यो आवाज सुन्न चाहन्छु सकिन्छ हजुर हुन्छ कलेजको त्यो फर्स्ट डे तिमीलाई मैले देखेँ त्यो फर्स्ट लुक्स मै मनमा नाम लेखेँ सजिएको थियो कलेजको ड्रेसमा सोचे कति राम्री हुन्छ बेहुलीको फेसमा बोल्न खोजे तिमीसँग तर आँटिएन साथीसँग भने उसले बालिएन हेरी बस्थे तिमीलाई त्यो फर्स्ट बेन्चमा तिमी मात्र राम्री लाग्थ्यो सबैको मेचमा मनको कुरा मन मै साँचेर राख्थे भगवान्सँग तिमी पाऊ भनी सधैँ माग्थे ओके थ्याङ्क्स तपाईँको आवाजमा तपाईँको यो लिरिक्स चाहिँ कसको छ लिरिक्स मेरो सबै आफ्नै सबै आफ्नै छ लिरिक्स त यसमा राम्रो नै छ नि समाजमा पस्ने खाले लिरिक्स नै छ यति राम्रो लिरिक्स छ सायद हिपहप भएको भएर यो ऱ्यापमा भएको भएर चाहिँ रुचाउँदैनन् भन्न खोज्नु भएको हजुर मेरो नराम्रो त छैन होइन एउटा लिरिक्स एउटा अपच हुने खालको छैन तर जस आजकल चाहिँ एउटा होइन जुन युवाहरू छ होइन युवाहरूलाई चाहिँ कस्तो हुन्थ्यो आजकलको युवाहरूलाई चाहिँ यो चाहिँ होइन मन पर्ला राम्रो लाग्ला तर जुन एउटा होइन एउटा जस गाइने शैलीलाई चाहिँ पुराना पिँढीहरूले चाहिँ रुचाउँदैन भन्नु पुरानो पिँढीहरूले रुचाउँदैनन् त्यही हो अब त जमाना नयाँ पिँढीकै होइन र नयाँ पिँढीको हो तर जस एउटा हाम्रो अब जस फादरहरूको एउटा एजको छन् <laughs> उनीहरूलाई चाहिँ एउटा पच्दैन भन्ने कुरा गर्नु बिस्तारै त्यो माहौल पनि आउला कुनै जमाना हिपहपको मात्रै होला नेपको मात्रै होला यति बेला भने प्रसन्नाको आवाजमा रहेको म्युजिकमा रहेको सङ्ग सुन्नुपर्ने बेला भएको छ फर्स्ट सङ्ग सुन्छौँ हामी लन्ली बोय लन्ली बोय त्यसपछि भने भर्खरै प्रसन्नजीले गाउनु भएको फर्स्ट लभलाई पनि केही बेरपछि सुन्छौँ यति बेला भने फर्स्ट सङ्ग भएको लाग्यो wrong, you play sobre mola Pongo chong, net, pop my own rapper mola Bonnie gongo chong, doing chain a middle Fuck up over Italy, he may hook Get pop my over Italy, so we song of he may hook Boy, wrong, you play sobre mola Pongo chong, net, pop my own rapper mola Bonnie gongo chong, chain a middle Fuck up over Italy, he may hook Get pop my over Italy, so we song of he may hook Oh Not middle, yes I'm not When from all I only way Walks in your middle life With all funky gang Wish you play was all got each I'm all I think about You look at my phone It's okay I should not I am not you got all the team I'm not each other just Do the cookie man I'm with some of all What's a solid group I'm not I was happy Wouldn't just be back Let's make it the bounce The one you got sick one I'm the best my best in town The time I'm doing shot I'm the one I'm building up I'm the time I'm doing shot If you make a sound That's like the sound check 사러 맡고 있을 때 마치 참나겠는 듯이 툭 걸어놓고 나쁘게 तिमीलाई साँचो तर तिमीले बुझेनौ आफ्नो नजिक नजाउ टाढा भन्दा कहिले सुनेनौ मेरो घर जति इच्छा सक्यो पुरा गर्नेछु अपर्च्युनिटीको कि त खुसी ल्याउने गर्नेछु okay lonely boy lonely boy Prasanna पाठकको भोकलमा रहेको यो सङ्ग लिरिक्स पनि लन्ली बोय प्रसन्नकै रहेको छ नेपमा एउटा नाम उदाउने क्रममा रहेको छ भनेर जानकारी पनि यही सङ्घबाट पनि पाएका छौँ युट्युबमा पनि फलो गर्न सक्नुहुन्छ होइन प्रसन्नजी हजुर युट्युबमा यति बेला भने एउटा चर्चा बटुल्ने क्रममै रहिरहेको छ साथीभाइको सहयोगले सेयर गरे बापत चाहिँ यो केही अगाडि बढ्ने क्रममै रहिरहेको छ तपाईँले पनि यदि अहिले हामीलाई सुनिराख्नु भएको छ भने यो सङ्घ यदि तपाईँ पनि नेपाललाई रुचि गर्नुहुन्छ भने यो सङ्घलाई फलो गर्नु एकपटक यो सङ्घलाई भिजिट गर्नु र तपाईँको अनलाइक लाइक के छ त्यो भ्यू उहाँलाई चाहिँ रिप्लाई दिनुहोला र अब फेरि पनि कुरा गरौँ यो नेपकै आखिरी नै रोज्नुको कारण के अन्य विधाहरू छन् आधुनिक छन् पप पनि छन् यस्ता दोहोरी सबै छन् यो नै रोज्नुको कारण चाहिँ किनभने मलाई चाहिँ होइन अरू सङ्गहरू भन्दाखेरि चाहिँ एउटा जुन एउटा नेपप छ होइन नेपपमा चाहिँ एउटा किनभने त्यसको एउटा जुन एक्सप्रेसनहरू छ एउटा होइन एउटा वर्डहरूलाई एक्सप्रेस गर्ने हो त्यो चाहिँ मलाई चाहिँ एउटा मन पऱ्यो होइन एउटा किनभने अनि त्यसमा चाहिँ मेरो अरू गीतहरू भन्दा त्यसमा चाहिँ अति होइन एउटा सानैदेखि चाहिँ एउटा अति नै इन्ट्रेस्ट भएको सङ्ग चाहिँ त्यही एउटा हो कि जुन चाहिँ एउटा मैले चाहिँ एउटा एक्सप्रेसन चाहिँ एउटा कस्तो हुन्थ्यो अलिकति होइन फिलिङ्समा आएर चाहिँ मैले त्यसमा चाहिँ दिन सक्छु कि भन्ने लागेर त्यतातिर आउनुभएको छ यहाँनिर हाम्रो समाजले नेपप हिपहप सङ्घहरूलाई ऱ्याप सङ्घहरूलाई चाहिँ कस्तो दृष्टिकोणले हेर्छ भने नि यस हाम्रो प्यारेन्ट्सहरूले पनि त्यो अलिकता पुराना पिँढीहरूले चाहिँ यो क्षेत्रलाई जस्तो अन्य विद्यालयभन्दा पनि यो हिपहप ऱ्यापमा चाहिँ यो जेनेरेसन चाहिँ ड्रग्समा लागु पदार्थ मदिरामा लिप्त भएर चाहिँ यस्ता सङ्घहरू गाउने गर्छन् भन्छन् तपाईँलाई के लाग्छ हो सही हो होइन मेरो इभन मेरै दिदीले पनि होइन जुन आज चाहिँ अस्ट्रेलियामा हुनुहुन्छ उहाँले चाहिँ मलाई होइन मैले इभन कल गर्दाखेरि पनि होइन गीतहरू बनाएको रहेछस् होइन के तैँले त्यस्तै युज गरेर बनाइस् क्या हो भन्ने कुरा आयो कि मलाई पनि क्या मैले भने होइन किन र एउटा आज होइन अनेक छन् आज ऱ्यापरहरू होइन एउटा अनेक एउटा गीत गाउने गायकहरू छन् उनीहरूले एउटा चाहिँ के भनेदेखि गीत बनायो भनेर उनीहरूको आफ्नै स्टोरी हुँदैन नि त होइन एउटा उनीहरूको एउटा जुन आफ्नो आफूलाई जुनमा इच्छा हुन्छ त्यो चाहिँ आफूले गर्ने हो भनेर मैले त्यो त्यसरी चाहिँ एउटा होइन एक्सप्रेसन दिएँ वास्तविकतामा के होला यो युवा जमात जसले चाहिँ ऱ्याप नेपप मन पराउँछ नि तिनीहरू चाहिँ यो ड्रग्सको क्षेत्रमा चाहिँ कतिको लागिराखेको हुन्छ तपाईँले के बुझ्नु भएको छ यङ हुनुहुन्छ त्यसैले यो प्रश्न राखेको यो चाहिँ कस्तो भनेदेखि एउटा ऱ्यापलाई मन पराउने एउटा नेपपलाई मन पराउने मात्रै चाहिँ एउटा ड्रग्समा लागेको हुन्छ भन्ने चाहिँ हुँदैन कि होइन कोही हुन्छ होइन यसलाई चाहिँ कस्तो भनेदेखि मान्छेहरूलाई चाहिँ कस्तो इम्प्याक्ट पऱ्यो भन्दाखेरि एउटा जुन एउटा ड्रग सङहरू बनाएको हुन्छ होइन ऱ्यापरहरूले हो त्यो सङहरूले गर्दाखेरि चाहिँ मान्छेलाई इम्प्याक्ट परेको र होइन अब यही नेपमा चाहिँ होइन जुन चाहिँ अब हुन्छ नि त होइन एउटा जस ड्रगमा चाहिँ बढी भिजेकोहरू अब जसले चाहिँ एउटा जस एउटा अति नै एउटा रफ ल्याङ्ग्वेजहरू चाहिँ एउटा होइन सङ्घहरूमा चाहिँ एउटा युज गरेको हुन्छ जस्तो यो तपाईँले भन्नुभयो रफ ल्याङ्ग्वेजहरू यो ऱ्यापहरूमा चाहिँ युज हुन्छ भनेर भन्नुभयो त्यो पाँचै छ त भने त्यो पस्छ एउटा पच्ने खालको त एउटा छैन होइन तर पनि जस त्यो चाहिँ उनीहरूले चाहिँ एउटा आफैले चाहिँ एउटा त्यो चाहिँ आफैले सोच्न पर्ने कुराहरू हो कि फर्स्ट तपाईँले यो कुरा गर्नुभयो यहाँनिर मलाई अर्को एउटा कुरो पनि उठाउनु मन लाग्यो नेपाली साङ्गीतिक क्षेत्रमा दोहोरी गीत दोहोरी गीतमा माया प्रेमका भाव झल्किन्छन् एउटाले एउटालाई फकाउने कुरा हुन्छ भने समाजका कुराहरू पनि लिएर दोहोरी गीत गाइन्छ भने हजुर तपाईँहरूको यो हिपहप नेपहपमा चाहिँ ब्याटल भन्ने हुँदो रहेछ त्यो पनि नेपहप त्यो क्षेत्रको चाहिँ दोहोरी नै हो नि हजुर होइन यहाँनिर चाहिँ मैले कति ब्याटलहरू चाहिँ हेरेँ दुईजना ब्याटल खेल्ने बिचमा चाहिँ प्रतिस्पर्धा यस्तो हुन्छ कि एउटाले एउटालाई चाहिँ डोमिनेट गरिरहेको हुन्छ एउटाले एउटालाई तल झार्ने प्रयास गरिरहेको हुन्छ आखिर यो नै हो ब्याटल त्यो कस्तो भन्दाखेरि चाहिँ होइन एउटा जुन एउटा रबार छ त्यसमा चाहिँ एउटा एउटाले एउटालाई डोमिनेट गरेर चाहिँ होइन एउटा तल झार्ने कामहरू जुन गरिरहेको हुन्छ त्यो चाहिँ किन त नि भन्दाखेरि एउटा होइन त्यसले चाहिँ आफ्नो चाहिँ एउटा जोस तत्काल चाहिँ आफ्नो एउटा ऱ्याप होइन र सिर्जना गर्ने एउटा शक्ति चाहिँ बढाइरहेको हुन्छ कि त्यसले भनेपछि लिरिक्सहरू चाहिँ अझै बढ्दै जान्छ भन्नु खोज्छ र लिरिक्सहरू एउटा कम्पोज गर्न सक्ने एउटा शक्ति आफ्नो आउँछ होइन अनि त्यहाँबाट जोस् आफूलाई चाहिँ एउटा अरूको अगाडि चाहिँ होइन एउटा जोस बनाउनलाई चाहिँ सेल्फ स्टिम चाहिँ हाई बनाउने काम पनि त्यसले गरिरहेको हुन्छ यो बारेमा पछि पनि कुराकानी गरौँला तपाईँ यति बेला रेडियो अर्पण एक सय सात पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट प्रस्तुत भइराखेको प्रोग्राम पप ग्यालरीमा हुनुहुन्छ म चाहिँ तपाईँको दिनको साथी राजन गुरुङ आज मसँग नवोदित ऱ्यापर नेपमा एउटा नाम बनाउन प्रयास गर्दै हुनुभएका नवोदित ऱ्यापर हुनुहुन्छ लन्ली बोय पर्सनमा उहाँको सङ्घहरू अझै मसँग बाँकी छन् यति बेला भने सेकेन्ड सङ्ग प्ले आउट गर्ने बेला भएको छ त्यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ first love by lonely boy understand कुरा मनमा साँचेर राख्ने प्रोग्रामसँग तिमी पाऊ पनि सधैँ माग्ने बोल्न खोज्छु तिमीसँग डर डर लाग्थ्यो तिमी सामु पर्दा यो मन उडी भाग्थ्यो तिम्रो माया पाउँछ यो मन हतार गर्थ्यो तर सामु आउँदा पाइला पछि सर्थ्यो पिकनिकको रमझम कलेजभरि चल्या थियो पनि जाने रे पनि हल्ला चल्या थियो अनि मैले सोचेँ पिकनिक बोल्छु उसँग मेरो मनको कुरा खोल्छु अनि त्यो डे उसँग बोल्थेँ जाउँ न kumna भने उसलाई मैले भनिदिएँ हुन्छ पनि अनि हामी घुम्न गयौँ आफ्नो आफ्नो कुरा पनि सेयर गऱ्यौँ अनि बिस्तारै बिस्तारै हामी क्लोज भयौँ गर्दै मेरो मनको कुरा उसलाई मैले भन्दै अनि उहाँ फेर मलाई डरको बनिन् अनि आफ्नो मनको कुरा सेयर गरिन् उसले पनि मलाई लाइक गर्छु भनिन् तर लाज लागेर नभने कि मेड नाइट च्याट पछि दुवैजना सुत्यौँ भोलि फेरि बिहान कलेजमा भेट्यौँ सधैँभरि च्याटमा बिजी हामी हुन्थ्यौँ फेरि डिस्कस पढे दुवैजना रुन्थ्यौँ उसको घरमा कसले पूजा परेछ त्यसैले उसलाई त विदेशको लगेछ बेला बेला उसलाई अनलाइनमा देख्थेँ उसलाई पनि मैले कति मिस देख्थेँ न तर मसँग कहिले तिमी दिन बाँच्दिन पनि कति पहिले त्यति बिपलाई आयो म रमाउँदै हेरेँ तर मेसेज पढ्दै पर्व राख्छु उसको त उतै दिएको भएछ मपछि त उसको फेक लप रहेछ कति बढेर उसले मलाई भनिन् अनि मिस्यु भन्दै मलाई ब्लक गरिन् यति हामी साँझ अर्को प्रखर पिउँछु चाहिँदैन कोही अब एक्लैमा जिउँछु रेडियो अर्पण एक से चार थोपलो पांच मेगा हर्ट म्याथ तथा साइन्सको परीक्षा नै नदिकन पाँच विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी दिन पाइने लेडिजलाई लेडिज शिक्षकले नै पढाइने कक्षा एघार नपढी सिधै कक्षा बाह्रको परीक्षा दिन पाइने दुई हजार पैसठी सालदेखि दुई हजार उनासत्तरी सालसम्मको एसएलसी को प्रश्न पत्रहरू को हल गराई हरेक हप्ता जाँच लिने सय प्रतिशत पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू basic computer course diploma accounting package hardware networking र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ सम्पर्क एटिट्युड मल्टी लर्निंग एकाडेमी खरिनिसार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि फोन शून्य छप्पन्न पाँच तिरासी तिन सय तिन मोबाइल अन्ठानब्बे चार बाहन्न छ्यालिस एक सय चौरात्तर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर चाँडी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै एक्सक्यु executive director Puja Kubar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार खाना छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy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 पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ रत्नगर चितवन टाढी मनोरञ्जन केन्द्र सबै तनौ छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जना स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैतालिस website W W W dot HMK dot com मनोरञ्जन केन्द्र सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठूलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance internship labour hardware training online job training form भर्ने अन्तिम मिति दुई हजार एकहत्तर चाँड उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई हजार एकहत्तर चावण एकतिस गते विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहानी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छपन्न पाँच पचास एक सय तेह्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम pop gallery hello welcome back after this commercial break ब्रेकपछि फेरि पनि उपस्थित भइसकेका छौँ पप ग्यालरीको साथमा म तपाईँको दिलको साथी राजन दिल मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेन्सन पार्टनर राज आज पप ग्यालरीमा हामी नवोदित ऱ्यापर नेपमा एउटा नाम बनाउन प्रयासरत एकजना नेपाली ऱ्यापरसँग चाहिँ कुराकानी गरिरहेका छौँ फेरि पनि स्वागत छ प्रसन्नजी धन्यवाद अब कुरा गरौँ हामी ऱ्यापको भविष्यको बारेमा कस्तो छ यसमा लागेर केही गर्न सकिन्छ केही कमाउन सकिन्छ कमाउनु भन्दा पनि होइन एउटा कमाउनु चाहिँ एउटा मेन उद्देश्य होइन कि एउटा के भनेदेखि म्युजिकलाई चाहिँ एउटा कसरी चाहिँ एउटा नेपपलाई चाहिँ अगाडि बढाउने हो र कसरी चाहिँ जस युवाहरूमा चाहिँ होइन एउटा नेपालको चाहिँ छाप फैलाउने भन्ने कुरा हो नेपपलाई अगाडि बढाउने भन्ने कुरा गर्नुभयो तपाईँले युवाहरूमा चाहिँ यो आवाजलाई चाहिँ फैलाउने विचार गर्नुभयो यसको लागि इकोनोमिक सपोर्ट चाहिँदैन इकोनोमिक सपोर्ट चाहिन्छ त्यो चाहिनेको लागि त योबाट पनि त केही हुनु पर्यो नि केही आम्दानी त हुनु पर्यो नि हजुर त्यो अब जस आम्दानी त एउटा जस त्यसलाई चाहिँ खासै अब त्यो चाहियो होइन अब त्यसलाई खासै त्यति जस फाइदा खाने भन्ने त्यो त्यो तरिकाले चाहिँ जाने होइन कि जस्तो मैले अहिले देखिराखेको छु यो नेपमा चाहिँ दुईजना चाहिँ अलिक बढी चर्चामा रहेको छ एकजना लाउरे र अर्को यामा बुद्ध हजुर यिनीहरूले इकोनोमिक पनि पाइराखेको राखेका छन् होला हजुर तर नवोदितहरूलाई त धेरै गाह्रो छ नि कस्तो लाग्छ तपाईँलाई गाह्रो छ होइन अति नै गाह्रो छ गाह्रो पनि तर के कस्तो भन्दाखेरि एउटा जब चाहिँ एउटा पब्लिसिटी बढ्छ नि त होइन पब्लिसिटी बढेपछि चाहिँ त्यो चाहिँ एउटा आफै चाहिँ त्यो इकोनोमिक कन्डिसनहरू चाहिँ मेन्टेन हुँदै जाने भनेपछि पब्लिसिटी जति बढायो इकोनोमिक मेन्टेन्स पनि त्यसरी नै हुँदै जान्छ भन्नु खोज्नुभएको पारिवारिक स्रोतबाट सपोर्ट नपाएपछि त्यतातिर ढल्किन गाह्रो त निकै गाह्रो छ नि है गाह्रो छ कसरी चाहिँ त्यसको पूर्ति गर्नुहुन्छ साथीभाइहरूबाट मात्रै सकिएला जस एउटा साथीहरूले होइन एउटा भन्छन् होइन पर्सनल तैँले होइन एउटा केही गर्छस् भनेदेखि चाहिँ होइन एउटा जस म्युजिक भिडियो गर्ने भनेदेखि होइन तेरो फ्यामिली नभएर केही छैन होइन आज हामी छौँ होइन हामीले अब तपाईँ होइन जति सक्छ त्यति चाहिँ हामीले गर्छौँ कि होइन हामी गर्छौँ भिडियो पनि निकाल भनेर चाहिँ मलाई चाहिँ लास्ट फोर्स गर्छन् कि <laughs> तर म चाहिँ के चाहन्छु भनेदेखि नै होइन म चाहिँ सबैसम्म आफै गर्छु होइन फ्यामिलीबाट कुरा गर्छु भने फ्यामिलीबाट नभएपछि चाहिँ मैले होइन एउटा आफैले गर्छु भनेर चाहिँ त्यो चाहिँ सोचिरहेको छु कि अब कि जस्तो तपाईँको मात्र नभइकन होइन यस्तो यो क्षेत्रमा लाग्ने अन्य नेपाली ऱ्यापरहरूको पनि फ्यामिली ब्याकग्राउन्डबाट सपोर्ट पाइरहेका छैनन् त्यस्ता भनौँ न प्यारेन्ट्सहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ के भन्न चाहन्छु भनेदेखि चाहिँ एउटा होइन एउटा नेपपलाई चाहिँ एउटा आज एउटा होइन कसैले नराम्रो सोध्छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ सुनेर हिँड्ने होइन कि एउटा नेपको एउटा होइन कसैको ऱ्याप नराम्रो होला कसैको वर्डहरू नराम्रो होला होइन तर एउटा के भनेदेखि एउटा त्यसको वर्डको चाहिँ एउटा मिनिङहरू चाहिँ बुझ्ने प्रयास गर्नुहोस् कि होइन एक दिन चाहिँ कस्तो भने तपाईँको छोरछोरी पनि चाहिँ एउटा के भनेदेखि ठुलो एउटा होइन स्टार भएर चाहिँ एउटा निस्किन सक्छ कि आज एउटा के भनेदेखि उसको चाहिँ एउटा आज चाहिँ उसको के भनेदेखि एउटा पब्लिसिटी छैन होला होइन आज उसले चाहिँ तपाईँहरूले सोचेको जस्तो गरेको छैन होला तपाईँले एउटा डक्टर बनाउने इन्जिनियर बनाउने एउटा तपाईँहरूको लक्ष्य होला तर उसले यदि त्यो चाहन्न भनेदेखि चाहिँ त्यो तपाईँले चाहिँ कस्तो भने उसको एउटा लक्ष्यलाई चाहिँ तपाईँहरूले चाहिँ आफ्नो आफूले चाहिँ कर नगर्नुहोस् कि यो गर भनेर कि यो वान त्यो वान भनेर कर नगर्नुहोस् आफ्नो बच्चाले के चाहेको छ त्यो चाहिँ बन्न दिनुहोस् भन्न खोज्नु भएन पक्कै पनि एउटा कुनै पनि काममा चाहिँ लगनशील भएर लाग्यो भने त्यसमा सफलता पाइन्छ नि हामी कार्यक्रमको लास्टतिर पनि आइसकेका छौँ प्रसन्नजी अब एउटा आवाज सुन्छौँ तपाईँको कुन सँग सुनाउनुहुन्छ माया ओके कस्तो शब्द माया भन्ने चिज कहिले अन्त्य नहुने यो बिछुल भन्ने रित पहिलो भेट माने मन चोरी लाने बिस्तारै सम्बन्ध नजिक हुँदै जाने भन्दैन सानो ठुलो यो मायाले तर्पाउँछ पछि त्यही मायाको साथले सुरुमा माया फुल भई फुल्छ तर केही पछि आँसु माया डुब्छ ओके पसनाको भोकलमा lonely boy Prasanna new rapper उहाँको भोकलमा सुनिसकेका छौँ लाइभली पनि अनि यो रेकर्डेड सङ्ग पनि सुनिसकेका छौँ भने अब हामी लास्टमा छौँ प्रसन्नाजी तपाईँको यो आवाजलाई सुनेर बस्नुहुने अनि तपाईँलाई चाहनुहुने साथीहरूले तपाईँलाई कहाँ फलो गर्न सक्छन् फेसबुक युट्युब कहाँ मेरो फेसबुकमा पनि मेरो पेज छ होइन लन्ली बोय पसनमा अनि इभन मेरो YouTube ID the lonely way Prasanna छ त्यसमा पनि होइन सब्सक्राइब गर्न सक्नुहुन्छ तपाईँहरूको एउटा होइन मेरो सङ्ग चाहिँ कस्तो लाग्यो तपाईँले त्यसमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँको लाइक डिसलाइक के छ होइन तपाईँहरूले त्यहाँ देखाउन सक्नुहुन्छ पक्कै पनि साथी म पनि आग्रह गर्छु तपाईँलाई सङ्गीत भनेको सङ्गीत हो यसलाई नेगेटिभ सेन्सले नहेर्नु होला सङ्गीतमा एउटा छुट्टै आनन्द छ त्यो जुनसुकै विधामा भए पनि सङ्गीत भनेको सङ्गीत हो यसले ज्यान समेत बचाउनु पनि सक्छ तपाईँको मनलाई आनन्दित तुल्याउन पनि सक्छ त्यसैले सङ्गीतको पछि लागौँ सङ्गीतलाई नकारात्मक सोचले नहेरौँ सङ्गीतले तपाईँलाई नै एक दिन एउटा ठाउँमा पुर्याउँछ सफलताको पहिचान दिलाउन सफल हुन्छ सङ्गीतमा त्यति पावर छ भन्ने सुनेको छु खै अब भने हामी बिदा माग्नुपर्ने बेला पनि भइसकेको छ प्रसन्नजी यहाँसम्म आउनुभयो कार्यक्रममा आउनुभयो तपाईँको समय दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद र अन्त्यमा लिसनरहरूलाई तपाईँ जस्तै यसरी अगाडि बढ्न चाहनेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ होइन जो चाहिँ एउटा आज चाहिँ एउटा म्युजिकको क्षेत्रमा चाहिँ अगाडि बढ्न चाहनुहुन्छ होइन म चाहिँ उहाँहरूलाई चाहिँ जस्ट गो अन के होइन यदि कसैले तपाईँलाई सपोर्ट गर्दैन भनेदेखि आज तपाईँले केही गरेर देखाउनु होइन एउटा पछि चाहिँ के भनेदेखि तपाईँ आफू प्र्याक्टिस गर्दै जानुहोस् तपाईँको ट्यालेन्ट चाहिँ होइन एउटा फुल छरेपछि चाहिँ फुल फुलेपछि चाहिँ सुगन्ध चाहिँ होइन छ भनेर कसैले देखाउनु पर्दैन त्यो सुगन्ध आफै फैलिन्छ कि होइन एक दिन चाहिँ तपाईँ चाहिँ अवश्य तपाईँको टार्गेटमा पुग्नुहुन्छ होइन हुन्छ यहाँसम्म आइदिनु भयो थ्याङ्क यू भेरी मच हजुर धन्यवाद आज हामीले नवोदित ऱ्याफर प्रसन्नसँग कुराकानी गऱ्यौँ अब भने बिदा माग्नु पर्ने हुन्छ एटिन जेलसम्म radio Arpan one four point five mega सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनकोबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच हाम्रो आवाजलाई तपाईँसँग पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि थ्याङ्क यू भेरी मच भन्दै one again thank you very much Prasanna अब भने लास्टमा स्कुल डेज बाई प्रसन्ना लन्डे भए प्रसन्नाको सङ्ग तपाईँको माझमा प्ले आउट गर्दै अलवेज लभ नेपाली म्युजिक भन्दै म तपाईँको दिलको साथी राजन गुरुङ सुटिङ सो हस्त नमस्ते हेभ अ टाइम बिल्कुल स्कुल डेज सम्झे मनमा एउटा हर्ष बढ्छ हर्षको बिचमा उसको याद पनि बस्छ त्यो दिनहरू म चाहेर पनि फुल्दिनँ उनीसँग खुमेको हिँडेको हरेक पल धेरै माया गर्थे उनलाई म आफ्नो प्राण भन्दा बिस्तारै बिस्तारै टाढा आज उही म बन्दा रिसाउँथे रे उनी आज मेरो नाम सुन्दा तर खुसी थिएँ उसले मेरो कुरा बुझ्दा मनै खुसी मेरो उसले चुम्दा तर टाढा छिन् आज उनी म बन्दा ए I missing you radio Arpan एक से चार थोपलो पांच मेगा हर्ट तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्जोनी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनु भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video X ray echocardiography video X ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड चाँडी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी हजुर एउटा कार्यक्रममा जानु पर्ने थियो जाउँ भने दाँत दुखिरहेको छ न त बोल्न भएको छ न त हाँस्न भएको छ होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनका बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो के क्यारे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एकमात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस्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 sari boutique kurta suit pant अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry सर्भिसमा नै Chitwan dry cleaners and laundry service KN plaza Ratnanagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै आउन लाग्यो चाडबाड कविज्यू बढ्यो मनको चाहना भनिदिनुहोस् न कहाँ किन्ने होला सुन चाँदीका गहना चाहिए गहना छ नि हरे कृष्ण हरे राम सुन चाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साठफेर तथा राशि अनुसारको को पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे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 बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailor baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केएन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले दिउँसोको दुई बज्यो यस अर्पण टाइम चेन्ज